नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम नारी सरकारमा प्रविधि कक्षमा हुनुहुन्छ प्राविधिक साथी रिजन र तपाईँको साथमा छु म सम्झना तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा नै लोकप्रिय हुन सफल रेडियो रेडियो अर्फन एक सय चार थप्लो पाँच मेगा हर्ज र सँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा पनि W W W dot radio अर्फन डट कम डट एमपीबाट विश्वभर सुन्न सक्नुहुन्छ कार्यक्रम नारी सरोकार लिएर हामी हरेक हप्ताको बिहिबार बिहान सात बजीदेखि करिब करिब आठ बजेसम्म उपस्थित हुने गर्दछौं कार्यक्रम नारी सरोकारमा हामी नारी सम्बन्धी विविध जानकारीहरू राख्ने गर्दछौं पछिल्ला समयमा घटेका महिला हिंसा सम्बन्धी घटनाहरू महिलाहरूले गरेका साहसिक कार्य विभिन्न संस्थामा आबद्ध दिदी बहिनीहरूले गर्नुभएका कार्यका विषयमा पनि हामी चर्चा परिचर्चा गर्ने गर्दछौँ सँगै उहाँहरूसँगको प्रत्यक्ष कुराकानीलाई पनि हामी जोड्ने गर्दछौँ आज हामी महिला दिदीबहिनीहरूले गर्नुभएका साहसी कार्य सफल महिलाको विषयमा चर्चा गर्नेछौँ आज हामी त्यस्तो महिलाको बारेमा चर्चा गर्नेछौँ जसको कडा मेहनतले ठूलो सफलता मिलेको छ उहाँ अहिले समाजको उदाहरणीय पात्र बन्नु भएको छ पार्वती कडेल एक सफल महिला उद्यमी उहाँको सफलताको विषयमा आज हामी कार्यक्रम नारी सरकारमा चर्चा गर्नेछौँ एघार अघि भरतपुर नगरपालिका मार्फत दस हजार रुपियाँ ऋण लिएर मसला उद्योग सुरु गरेकी पार्वती कडेल आज सफल महिला उद्यमी बनेकी छन् दस हजार रुपियाँ ऋण लिएर आठ हजारको मसला पिस्ने मेसिन र दुई हजारको चिरा धनियाँ खरिद गरेर सुरु भएको उनको उद्यमी यात्रा आज सबैका लागि उदाहरण बनेको छ नलप्रासीको घैँडाकोटेकमा अडतिस वर्षकीय मेकी कडेलले स्थानीय उच्च माविमा दश कक्षासम्मको मात्रै अध्ययन पूरा गरेकी छन् पढ्ने रहर हुँदाहुँदै पनि विविध कारणले त्यसभन्दा माथिको अध्ययनलाई निरन्तरता दिन सकिनन् दुई हजार एकाउन्न सालमा भरतपुर नगरपालिका कृष्णपुरमा बसोबास गर्ने बाबुराम कडेलसँग उनको उन्नाइस वर्षमा विवाह भयो सानैदेखि आफैले केही काम गर्नुपर्छ भन्ने भावना बोकेकी पार्वतीले त्यही उद्देश्य लिएका श्रीमानको साथ पाइन् सल्लाहमा विवाह भएको एक वर्षमै घरमा किराना पसल सुरु गरे दुई वर्षमा उनीहरूले किराना पसल चलाए त्यसपछि नारायणगढको पुलचोकमा एक वर्ष स्टेसनरी पसल सञ्चालन गरे त्यही बीचमा आफ्नो टोलमा मिलजुली सहकारी संस्था स्थापना गरे स्थापना कालमा सबै टोलवासीलाई सहभागी गराई टोल विकास संस्था पनि गठन गरे त्यस संस्थाको स्थापना कालदेखि हालसम्म आफै निरन्तर अध्यक्ष रहेकी छन् सुरुमा टोलका बासिन्दा जना सहभागी गराई संघलाई सहकारी स्थापना गरेकोमा अहिले चार सय भन्दा बढी सदस्य भइसकेका छन् बचत उठाउने र ऋण लगानी गर्ने काममा पार्वतीका श्रीमान बाबुरामले सहयोग गरेका थिए उनीहरूले बीचमा मिलोजुली ढिरी समेत स्थापना गरे दुई हजार उनासाठी सालसम्मको यात्रा पसल गरेर बिताएका उनले परिवारमा सानै भए पनि उद्योग सञ्चालन गर्ने योजना बनाए पार्वतीको सक्रियतामा मसला उद्योग सुरु गर्ने योजना बनाए तालिमका क्रममा थाहा पाएको कुरा र लिन सक्ने सहयोगका बारेमा जानकारी पाएपछि उनले भरतपुर नगरपालिका मार्फत दस हजार रुपियाँ लिएर सानो घरेलु मसला उद्योग सञ्चालनमा ल्याए सुरु सुरुमा सादा पोलिथिनमा मसला प्याक गरेर बजारमा बेच्दै आएका थिए एकपटक एकजना ग्राहकले पाँच किलो मसला खरिद गरिदिँदा ठूलो व्यापार भएको अनुभव उनीहरूलाई भएको थियो सानो कामबाट सुरु गरेको अवस्थामा एकजनाले एकैचोटि पाँच किलो मसला खरिद गर्दा उनलाई असाध्यै खुसी लागेको थियो नगरपालिका मार्फत लिएको ऋण समयमा नै तिरेपछि फेरि पचास हजार रुपियाँ ऋण उनलाई नगरपालिकाले नै दियो एकैचोटि पचास हजार ऋण ब्याज तिर नपर्ने गरी पाएपछि उद्योग विस्तार गर्ने योजना बनाइन् उनले पचास हजारमा दालमुठ बनाउने पुरानो मेसिन खरिद गरेर घरबाटै दालमुठ बनाएर बेच्न थालिन् एक वर्षमा नै पचास हजार ऋण तिरेपछि काम मन पराएर फेरि दुई लाख रुपियाँ ऋण नगरपालिकाले ऋण दियो उनलाई दालमोट उद्योग अझै व्यवस्थित रूपमा अघि बढाउने जोस आयो पुरानो मेसिनको ठाउँमा नयाँ ल्याउने पहल गरिन् नगरपालिका मार्फत पाएको दुई लाखमा अरू दुई लाख रुपियाँ ऋण खोजेर भारतबाट मेसिन ल्याउने योजना बनाइन् चार लाख रुपियाँको लगानीमा भारतबाट दालमोठ बनाउने मेसिन श्रीमानले घरमा झारेको दिन उनको जीवनमा सबैभन्दा खुसीको क्षण थियो पहिला सादा पोलिथिनमा प्याक गरेर दालमुटका परिकार बिक्री गर्दै आएकोमा नयाँ मेसिन झरेपछि कलर ऱ्यापर प्रयोग गर्न थाले समयको माग अनुसार कलर ऱ्यापर प्रयोगलाई निरन्तरता दिँदै गए सुरु सुरुमा श्रीमान श्रीमतीले मात्र काम थालेका थिए पछि कर्मचारीहरू थप्दै गइन् अहिले पन्ध्रजना कर्मचारी नियमित काम गर्छन् अहिले मसला खुर्सानी बेसार दालमोट भुजिया चिउरा फ्राई किराउ फ्राई उनको उत्पादनमा हो चितवन र आसपासका जिल्लामा उनको उत्पादन बिक्री भइरहेको छ अहिलेसम्म उनले आफ्नो उत्पादनमा कुनै गुनासो सुन्न परेको छैन व्यवसायमा इमान्दारिता महत्वपूर्ण मान्ने पार्वतीले कहीँ कतैबाट आफ्नो उत्पादनमा समस्या भोग्नु परेको छैन उनको उद्योगले दैनिक तीन क्विन्टल दालमोट उत्पादन गरेर बजार पठाउने गरेको छ दैनिक चालिस केजी मसला उत्पादन हुन्छ बजार व्यवस्थापन पनि आफैले गर्दै आएका छन् दुई छोरी एक छोराको आमा पार्वती दैनिक बिहान चार बजे उठ्छिन् नौ बजेसम्म घरधन्दा र छोराछोरीलाई सहयोग गर्छिन् आफूले अध्ययन पूरा गर्न नपाए पनि छोराछोरीलाई रोजाइ अनुसारको शिक्षा दिने योजना उनले बनाएकी छन् पशुपालनमा समेत चासो राख्ने पार्वतीले भैँसीको दुध बेचेर महिनाको दस हजारसम्म आमदानी गर्छिन् घर धन्दा र गाई भैँसीलाई घाँसपानी गर्नमा उनी आफै खटिन्छन् उनी हरेक दिन बिहान नौ बजेपछि उद्योगको काममा लाग्छिन् कामदारसँगै बसेर एक बजेसम्म काम गर्छिन् कामलाई सानो र ठूलो भन नहुने धारणा उनको छ एक बजेपछि उनी आफै बजारमा निस्किन्छन् उनका श्रीमानले उत्पादनदेखि बजारसम्मको व्यवस्थापनको काम गर्छन् दुवैजना मिलेर बजारमा खटिन्छन् चितवन उद्योग संघमा महिला उद्यमी सभापति समेत उनी बनेकी छन् हरेक महिलाले केही न केही उद्यम गर्नुपर्ने उनको सुझाव छ इमान्दार र लगनशील भएर काम गरी जे गर्दा पनि सफल भइने उनको भनाइ छ यदि कोही बहिनीले केही नयाँ उद्यम गर्छन् भने आफूले जानेको कुरा सिकाउन तयार छिन् पार्वती कामलाई सानो ठुलो नभने उत्पादनमुखी काम गरे बजार व्यवस्थापनमा आफूले सहयोग गर्ने उनको योजना छ भविष्यमा यही उद्योगलाई बढाएर अझै व्यवस्थित रूपमा अघि बढाउने योजनामा उनी लागेकी छन् परिवारको सहयोग पाएमा हरेक महिला उद्यम गर्न सक्षम हुने उनको बुझाइ छ श्रीमानकै सहयोगमा आफूले काम गर्न सकेको र महिला उद्यमिक रूपमा पहिचान बनाउन सफल भएको उनले बताउँछिन् भरतपुर नगरपालिका साथ कृष्णपुरमा दिपकलस बसोला दीप कलश मसला तथा दालमोट उद्योग सञ्चालन गर्दै आएकी पार्वती र उनका श्रीमान बाबुरामको सफलता निरन्तर अघि बढिरहेको छ परिवारको सहयोग पाएमा हरेक महिला उद्यम गर्न सक्षम हुन सक्ने यसबाट बुझ्न सकिन्छ तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम नारी सरोकार रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै तपाईँ हामीलाई इन्टरनेट लाइनमा पनि W W W dot radio संसारभर सुन्न सक्नुहुन्छ कार्यक्रम नारी सरकारमा अब हामी चर्चा गर्नेछौँ एउटा महिला जसले सङ्घर्ष नै जीवन हो भन्ने बुझेकी छन् विवाह पश्चात धेरै दुःख र सङ्घर्ष गर्नु परेपछि उनले जिउनको लागि कस्ता समस्या आइपर्छन् भन्ने बुझेकी छन् धेरै सङ्घर्ष दुःख गरेर अहिले उनी आफ्नो खुट्टामा उभिन सफल भएकी छन् र अहिले उनले चारैतिरबाट सम्मान पाएकी छन् नेपाली समाजमा महिला हिंसा बेहोरेका प्रतिनिधि पात्र नाम परिवर्तन सरिताको विषयमा आज हामी चर्चा गर्नेछौँ सङ्घर्ष नै जीवन हो यसले जिउनको लागि सिकाउँदो रहेछ मैले आछाएर बुझेन बुझेकी छु यथार्थ असहाय महिला बालबालिकाको लागि पुनस्थापना केन्द्र आदर्श गृह भरतपुरमा बस्दै आएकी नाम परिवर्तन गरेकी सरिताले भनिन् विवाह पश्चात धेरै दुःख र सङ्घर्ष गर्नु परेपछि उनले जिउनको लागि कस्ता समस्या आइपर्ने रहेछ भनी बुझेकी छन् आफ्नो भन्दा बाहिरको संसारमा पुगेपछि सङ्घर्ष गर्दै केन्द्रसम्म आइपुग्दा उनले वास्तविक जीवन कस्तो हुँदो रहेछ भन्ने बुझ्ने मौका पाएकी छन् विवाहपछि श्रीमान र परिवारका सदस्यहरूबाट पाएको दुःखले उनलाई यो गृहसम्म ल्याउने काम गरेको थियो सँगैका साथी सङ्गीहरू श्रीमानको माया ममता साथ र परिवारबाट सम्मान पाएको देखि पनि उनको जीवनमा भने त्यो हुन सकिन श्रीमानको घर गएपछि खुसी सुखी र आनन्दको जीवन जिउन पाइन्छ भन्ने सपना उनको लागि सपना नै रह्यो चितवनको माडीमा घर भएकी उनको दुई हजार सन्ताउन्न सालमा विवाह माघी विवाह नै भएको थियो दुवै घरबाट राजी खुसीमा विवाह भए पश्चात उनी सोह्र वर्षको उमेरमा श्रीमानको घरमा गएकी थिइन् तर उनले त्यस घरमा माया र साथ भने पाउन सकिनन् श्रीमानको माया सासु र परिवारका अन्य सदस्यहरूबाट साथ उनले पाउन सकिनन् त्यसको कारण थियो एकमात्र कारण दाइजो दाइजो थोर दिएको कारण उनले परिवारबाट तिरस्कार पाइन् माघी विवाह गरेरै घर गएकी थिए तर दाइजो थोरै ल्याएको भन्दै घरमा दिनदिनै तिरस्कार र हेला सहनु पर्यो उनले भनिन् नोकरलाई पनि त्यस्तो व्यवहार गरेको मैले देखेको छैन बिहान चार बजेदेखि राति दस बजेसम्म घोटिँदा पनि कतैबाट माया र सहानुभूति उनले पाउन सकिनन् विवाह भएदेखि नै श्रीमान टाढा रहने पकाएको नखाने नबोल्ने खाना लाउन नदिने जस्ता व्यवहार दिनदिनै बढ्न थाल्यो त्यसपछि माइतीको सहयोग लिन बाध्य भए माइतीको सहारा लिएपछि झनै घरका कोही सदस्य पनि उनीसँग नबोल्ने भए विवाह भएको पाँच वर्षपछि श्रीमान विदेश गए विदेश गएपछि त माया गर्लान् भन्ने सोचेको त्यो पनि उनको लागि उल्टो भयो विदेशमा चार वर्ष बसेर फर्किएका श्रीमानले उतै अर्की विवाह गरेर आएछन् त्यसपछि झनै दुःख र पीडा थपियो उनमाथि इस्तेमा पारालिगल कमिटिको सहयोग आदर्श गृहमा ठाउँ पाए उनले गृहमा आएपछि आफ्नो अधिकारका बारेमा जानकारी पाएको उनले बताइन् महिलालाई हेप्ने हेला गर्ने कारण अहिले थाहा पाए उनी भन्छन् शिक्षा सिप र आयस्रोत नहुँदा महिलाले हेपाई सहनु पर्दो रहेछ जस्तोसुकै दुःख परे पनि सङ्घर्ष गरेर अगाडि बढ्न सके त्यसको त्यसले जीवनको महत्व बुझ्ने रहेछ भन्ने उनको बुझाइ रहेको छ गृहमा आउँदा उनी राम्ररी बोल्न समेत सक्दिनथिन् आफ्ना कुरा निर्धक राख्न पनि समस्या थियो अहिले त्यस्तो केही समस्या छैन उनका साथीहरूसँग उनका साथीसँगीहरू यस्तो बताउँछन् हस्तकलाका सामग्री बनाउन सिकेर आमदानी गर्न सक्षम भएकी उनको आत्मबल निकै बढेको छ आत्मबल भएपछि कसैले पनि हेप्न सक्दैनन् कोही म जस्तो दुःखमा परेका छन् भने उनीहरू सङ्घर्ष गरेर अधिकार लिन सिकाउँछु उनले भनिन् आफूले मात्र सङ्घर्ष गर्न नसक्ने भए सङ्घ संस्था र सहयोगीको साथ लिनुपर्छ उनी भन्छन् उनी मात्र होइन घरेलु हिंसामा परेका असहाय महिलाहरूको पुनस्थापनाको लागि स्थापना गरिएको गृहमा अन्य महिला तथा बालबालिका पनि राखिएका छन् दुई हजार छैसठी सालदेखि सञ्चालनमा आएको गृहमा तेह्र वर्षको उमेरदेखि पैँतिस वर्ष उमेर समूहका गरी तेह्रजना महिलाहरू बस्दै आएका छन् उनीहरूलाई सिप सिकाउने उनीहरूको जीवनमा आइपरेका समस्याहरूलाई समाधान गर्न गृहका संस्थापक बिना खरेल संस्थाकानले सदस्य लगायतले सहयोग गरेर पुनः मिलन र अधिकार प्राप्तिका लागि पहल समेत गर्दै आएका छन् दाइजो नल्याएको कारणबाट पीड़ा पाएर गृहमा आएका सरिता जस्तै अन्यलाई पनि गृहले सक्षम बनाएको छ घरमा श्रीमान र सासूले दुःख दिएर गृहमा आई पुनः मिलन भएकी भरतपुरकी सरस्वती नाम परिवर्तनले भनिन् आफू सक्षम नहुँदा घर परिवारबाट हेला पाइने रहेछ मैले त्यो बुझेको छु आमाको कुरा सुनेर श्रीमाले आफूलाई सधैँ कुट्ने खाना नदिने र घरको काम मात्र लगाउने गरेको सरस्वतीको बनाइ छ विवाह गरेर घर गएपछि मैले कहिले परिवारबाट माया ममता पाउन सकिनन् उनी गुनासो गर्छिन् काम र पैसाको पछाडि दौडिने घरमा विवाह गर्न पुगेछु उनी भन्छन् बिरामी परेर सुतेको बेला श्रीमाले समेत अपहेलना गर्थे माइतबाट पैसा नल्याएको भन्दै घरबाट निकालेपछि छिमेकीको सहारामा आदर्श गृहमा आएको उनी बताउँछिन् उनले आदर्श गृहकै सहयोगमा आफ्नो अधिकारका लागि मुद्दा गरेर अंश लिएको बताइन् गृहबाट सिकेर आमदानी गर्न थालेपछि श्रीमानले नै बोलाउन लागेको र सासू पनि खुसी हुँदै बोलाएको बताउँछिन् अहिले घरमा पनि पहिलाको जस्तो व्यवहार छैन गृहमा दिउँसो काम गर्छु बिहान बेलुका घरमा उनले भनिन् दुई चार पैसा कमाउन सक्ने भएपछि घरमा पनि माया सहयोग पाएको छु आमदानी नहुनेलाई सबैतिरबाट हेप्दा रहेछन् उनको बुझाइ छ आफूले गलत काम गर्न नहुने र अरूले दुःख दियो भन्दैमा र कर्म नछाडे एक दिन सुखको बाटो फेर्ने बताउँछिन् उनी सरिता र सरस्वती नेपाली समाजमा महिला हिंसा बिहोरेका प्रतिनिधि पात्र मात्रै हुन् उनीहरू जस्तो धेरै महिलाहरू अहिले पनि परिवारभित्रै हिंसामा पर्ने गरेका छन् यस्तै घरेलु हिंसामा परेका महिलाहरूलाई सहयोग गर्न आदर्श गृह स्थापना भएको गृहका सूचना तथा संसार संयोजक अर्जुन अधिकारी बताउँछन् सामाजिक सहयोगको लागि स्थापना गरेको गृहमा बसेका महिलालाई सुरक्षा दिने सिप सिकाउने र अधिकारका लागि लड्न सहयोग गर्ने गरेको उनले बताउँछन् गृहमा बसेका महिलाहरूलाई सिकाई आत्मनिर्भर बनाउने प्रयत्न गरिरहेको बताउनुभयो त्यसरी गृहमै आश्रित महिलाहरूले बनाएको हस्तकलाका सामग्रीहरू बजारमा बिक्री गरेर त्यहीबाट आएको आमदानीले गृहलाई सहयोग पुग्ने गरेको उनको भनाइ छ शिक्षा सिप र आमदानी भए महिला हिंसा कम हुने कुरा यस घटनाबाट हामी बुझ्न सक्दछौँ तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम नारी सरकार प्रविधि कक्षमा हुनुहुन्छ रिजन र तपाईँसँगै छु म सम्झना कार्यक्रम नारी सरकार लिएर हामी हरेक हप्ताको बिहिबार बिहान सात तिसदेखि करिब करिब आठ बजेसम्म रहने गर्दछौँ अब भने कार्यक्रम नारी सरकारको हामी अन्त्य अन्त्यमा छौँ यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधिका साथी रिसनलाई पनि हार्दिक आभार प्रकट गर्दै तपाईँको आफ्नै साथी म सम्झना पनि कार्यक्रम नारी सरकारबाट बिदा हुन्छु नमस्कार